तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम मुक्तक मालाको समय सुरु भइसकेको छ म छु मदन भण्डारी मलाई प्रविधि समेसनमा अहिले कविताजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेघार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार एउटा महान विचारले तिमीलाई चिन्नुपर्छ एउटा महान विचारले तिमीलाई चिन्नुपर्छ विचार उस्तै व्यवहारले तिमीलाई चिन्नुपर्छ आखिर तिमीले त संसारलाई चिनिसक्यौ साथी अब चाहिँ यस संसारले तिमीलाई चिन्नुपर्छ अब चाहिँ यस संसारले तिमीलाई चिन्नुपर्छ यो बडो मिठो बडो गजबको मुक्तक स्नेउ नेउपाने भावनाजीको मुक्तक स्नेउ नेउपाने भावनाजी बडो दामी मुक्तक लेख्नुहुन्छ समुद्रबाट पानी चोर्नेहरूलाई समुद्रबाट पानी चोर्नेहरूलाई नङ्ग्राले पत्थर चिथोर्नेहरूलाई खोइ म कुन उपमा दिएर बोलाउँ यो आँधीमा सलाई कोर्नेहरूलाई यो आँधीमा सलाई कोर्नेहरूलाई मैले भने नि निकै दामी मुक्तक लेख्नुहुन्छ मुक्तकार अनिस नेउपाने भावना अनिस नेउपाने भावनाजीका यिनी मुक्तकरपहरूसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहे अघिल्लो साताको मुक्तकमाला तपाईँले सुन्नुभएको थियो भने अन्त्यसम्म मैले भनेको थिएँ नि अर्को साताको मुक्तकमालाको समय विशेष समय रहनेछ भनेर हुन त कार्यक्रम मुक्तकमालाको हरेक अङ्क विशेष छन् तर आज झनै विशेष छ छ मुक्तकार हजुर अनि स्नेउफाने भावनासँग म कुराकानी गर्नेछु र उहाँकै मुक्तक हामी सुन्नेछौँ उहाँकै आवाजमा अनि उहाँसँगको भलाकुसारी रहनेछ कार्यक्रममा म भने उहाँकै मुक्तक हातैमा बोकेर बसेको छु मुक्तक सङ्ग्रह मनको आँखा हातैमा बोकेर बसेको छु उकाली र ओह्रालीको आन्दोलनमा गोली चल्यो उकाली र ओह्रालीको आन्दोलनमा गोली चल्यो मेची कोशी कणालीको आन्दोलनमा गोली चल्यो कृषि प्रधान मुलुकको सरकारी बन्दुकबाटै हलो चुवा कोदालीको आन्दोलनमा गोली चल्यो हलो चुवा कोदालीको आन्दोलनमा गोली चल्यो के बोलौँ है मुक्तक यति धारिलो भएपछि मुक्तकको प्रहार यति बेजोड भएपछि प्रविधि संयोजनका मित्र अनिश नेउपाने भावनाजीलाई टेलिफोन सम्पर्कमा ल्याउन आफ्ना औँलाहरू डुलाइरहनु भएको छ उहाँको बारेमा सङ्ग्रहको बारेमा हामी खुलेर कुरा गर्नेछौँ केही समय पश्चात तिमीले देख्नै पर्ने जिन्दगी देखाउँछु तिमीले देख्नै पर्ने जिन्दगी देखाउँछु तिमीले टेक्नै पर्ने जमिन टेकाउँछु जुन दिन सकिनेछ तिम्रो पत्थरको पूजा म त्यसै दिन तिमीलाई मान्छे भेटाउँछु म त्यसै दिन तिमीलाई मान्छे भेटाउँछु वा पुच्छर कहिल्यै सुँड बन्न सक्दैन पुच्छर कहिल्यै सुँड बन्न सक्दैन पिन्जडा कहिल्यै गुँड बन्न सक्दैन जति सुकै फुट्टी लगाए पनि लामखुट्टे कहिले गरुड बन्न सक्दैन लामखुट्टे कहिले गरुड बन्न सक्दैन मलाई लाग्छ म मुक्तक बोल्दै जाँदा मुक्तकारसँगै भेट्ने तपाईँको चाह तीव्र हुँदै जाँदैछ भेटौँ भेटौँ उहाँको कुराकानी सुनौ सुनौ उहाँकै आवाजमा मुक्तक सुनौ सुनौ भइरहेको होला प्रविधि समिसनका मित्र टेलिफोनमा हुनुहुन्छ अहिले भने कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ गीत पश्चात म आउँछु अनिस नेउपाने भावना मुक्तकार अनिस नेउपाने भावनाजीसँगको विशेष कुराकानी लिएर मनको आँखा उहाँको मुक्तक सङ्ग्रह भर्खरै पाठक समक्ष आएको छ अहिलेलाई भने अनिसीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिकको सेली तपाईँलाई श्रोता मसँग तिम्रो गाजलु नयनको दाग छ मसँग तिम्रो गाजलु नयनको दाग छ प्रत्येक पल धड्किने धड्कनको दाग छ नपत्याए आऊ हेर ए मनकी मायालु यो छातीमा अझै तिम्रो चुम्बनको दाग छ यो छातीमा अझै तिम्रो चुम्बनको दाग छ हेर त तिमी छाती यो चिरी हेर त तिमी छाती यो चिरी निर्धक्क भएर पाउने छौ कथा तिम्रो र मेरो सुनौलो आखेर जीवन कति दावा कति मिठा सम्झना कति तावा कति मिठा सम्झना कोरेको मुटुको धड्कन थिम्दै एक नामले झना बजेको हेर त तिमी छाती यो चिरी निर्धक्क भा आदरणीय श्रोता अहिले मसँग अनिस नेउपाने भावना मनको आँखा मुक्तक संग्रहका लेखक हुनुहुन्छ अबको क्रममा म उहाँसँगकै कुराकानी जोड्दैछु अनिसजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई हजुर धन्यवाद मेरो नमस्कार तपाईँ लगायत सम्पूर्ण अडियन्सहरूमा सन्चै हुनुहुन्छ एकदम आराम छु म केही समय अघि मलाई तपाईँको मनको आँखा मुक्तक संग्रह प्राप्त भयो आज हामी त्यही संग्रहको वरिपरि रहनेछौँ मुक्तक सुन्नेछौँ सुनाउनेछौँ कति भयो भनेपछि यो संग्रह पाठक समक्ष आएको यो अशोकको सत्र गते विमोचन भएको संग्रह हो यसै वर्षको लगभग एक महिना बढी भयो मलाई मुक्तक सुन्न हतार छ श्रोतालाई झनै हतार होला मुक्तक सुन्दै कुराकानी जोड्दै गरौँ होला मुक्तक सुनौ न सी यसै सङ्ग्रहबाट हुन्छ म यसै सङ्ग्रहको पहिलो मुक्तक बाटै सुरु गर्छु हजुर पक्कै पनि हुन्छ छिटोलेर अघि बढ्नेछन् घटेटेर अघि बढ्नेछन् सिक्यौलेर अघि बढ्नेछन् घटेटेर अघि बढ्नेछन् यो प्रतिस्पर्धाको दौडमा उछिनेर अघि बढ्नेछन् छिटोलेर अघि बढ्नेछन् घटेटेर अघि बढ्नेछन् यो प्रतिस्पर्धाको दौडमा उछिनेर अघि बढ्नेछन् उठ ए मान्छे उठ यदि उठ्न अवेर गर्यो भने उठ ए मान्छे उठ यदि उठ्न अबेर गर्यो भने उठेकाहरूले तिमीलाई कुल्चेर अघि बढ्नेछन् उठेकाहरूले तिमीलाई कुल्चेर अघि बढ्नेछन् उठ ए मान्छे उठ यदि उठ्न अबेर गर्यो भने उठेकाहरूले तिमीलाई कुल्चेर अघि बढ्नेछन् गजबको मुक्तक अर्को मुक्तक पनि हामी सँगै सुन्नेछौँ अनि सँगसँगै कुराकानीलाई अगाडि बढाउनेछौँ अर्को मुक्तक सुनौ न हुन्छ सरको मुक्तक छ मेरो यो सङ्ग्रहको नाम एकै मुक्तकबाट जुरेको भन्ने म ठान्छु हजुर हजुर सधैँ बसन्ती बहार हेर्न चाहन्छु सधैँ बसन्ती बहार हेर्न चाहन्छु प्रगतिहरू अपार हेर्न चाहन्छु प्रिय तिम्रो त्यो मनको आँखाबाट प्रिय तिम्रो त्यो मनको आँखाबाट म यो सुन्दर संसार हेर्न चाहन्छु म यो सुन्दर संसार हेर्न चाहन्छु आहा मुक्तक सङ्ग्रहको नाम मनको आँखा जुराउनु भएको छ निकै सुन्दर प्रिय नाम किन यही नाम रोज्नुभयो यही नाम दिनुभयो सङ्ग्रहलाई हजुर यो हामीले जुन बाहिरी आँखाबाट हेरेको संसार वास्तविक हुँदैन यो संसार तब मात्र वास्तविक हुन्छ जब हामी यो संसारलाई मनको आँखाले अनुभूत गर्छौँ म आफै पनि बाहिरी आँखाले यो संसार देख्न सक्दिनँ म शारीरिक रूपले दृष्टिबिन भए पनि र म मनको आँखाले यो संसारलाई जसरी अनुभूत गरिरहेको छु ती कुराहरूलाई मैले यो मुक्तकमा उतारेको हुनाले पनि मैले यो सङ्ग्रहको नाम मनको आँखा राख्ने निर्णय गरेको हुँ आदरणीय श्रोता अनिस नेउपाने भावनाजी अहिले मसँग हुनुहुन्छ उहाँ एक दृष्टिबिन हुनुहुन्छ हामीले नदेखेका धेरै कुरा तपाईँले मुक्तकमा देख्नुभएको छ निश्ची मनको आँखाबाट देख्नुभएको छ कति सहज कति असहज भयो मनको आँखा पाठक समक्ष ल्याउन यो मनको आँखालाई एउटा पुस्तकको आकार दिएर पाठकसम्म ल्याउँदा त्यसका प्राविधिक कुराहरू लेखनीको कुरामा त खासै असहज भएन र त्यसलाई पुस्तकको आकार दिने कुरामा आर्थिक कुरा र प्राविधिक कुराहरूमा पनि मैले यो मकवानपुर जिल्लाबाट त्यहाँ रहेका सम्पूर्ण साहित्यकार मलाई सहयोग गर्न चाहने व्यक्तिहरूबाट चाहिँ राम्रै किसिमको सहयोग भयो र मैले तयारी गरेको लगभग एक डेढ महिनाभित्रै मैले आर्थिक रूपमा र प्राविधिक रूपमा सबै कार्य सम्पन्न गरेर यो मुक्तक सङ्ग्रह ल्याउन सफल भएँ र यसमा सबै सहयोगी हातहरू मैले स्वेस्फूर्त प्राप्त गरेको हुनाले खासै असजिलो चाहिँ भएन सहयोगी हातहरूलाई सहयोगी मनहरूलाई मेरो पनि सलाम हामी मुक्तक सुन्दै सुन्दै कार्यक्रममा अगाडि बढ्दैछौँ मुक्तक सुनौ भनेपछि हजुर हुन्छ अर्को मुक्तक छ त्यो चन्द्रमामा ठुला ठुला मुहान खन्ने सपना छ त्यो चन्द्रमामा ठुला ठुला मुहान खन्ने सपना छ हत्केलामा खेलाइ खेलाइ तारा गन्ने सपना छ त्यो चन्द्रमामा ठुला ठुला मुहान खन्ने सपना छ हत्केलामा खेलाइ खेलाइ तारा गन्ने सपना छ सामान्य भएर जन्मे पनि सामान्य भई मर्दिन म सामान्य भई जन्मे पनि सामान्य भई मर्दिन म किनकि मसँग यो जीवनमा महान बन्ने सपना छ किनकि मसँग यो जीवनमा महान बन्ने सपना छ मलाई यो सङ्ग्रह पढ्दै जाँदा सबैभन्दा धेरै मन परेको मुक्तकमा यो पनि पर्छ भनेपछि निकै मिठो मुक्तक लाग्यो मलाई तपाईँको यो अर्को मुक्तक सुनौ हामीसँगै हुन्छ अर्को मुक्तक छ यात्रामा आउने तुफानको पनि सामना गर्छु यात्रामा आउने तुफानको पनि सामना गर्छु लक्ष्यमा तिर्सिने चट्टानको पनि सामना गर्छु यात्रामा आउने तुफानको पनि सामना गर्छु लक्ष्यमा तिर्सिने चट्टानको पनि सामना गर्छु मेरो आत्मविश्वासलाई डगमगिन नदिन मेरो आत्मविश्वासलाई डगमगिन नदिन आवश्यक परे भगवानको पनि सामना गर्छु आवश्यक परे भगवानको पनि सामना गर्छु बडो मिठो बडो स्वादिलो मुक्तक लेख्नुहुन्छ म मुक्तक लेख्छु संग्रह निकाल्छु मनभित्र अटेस मटेस हर कुरालाई कागजमा उतार्छु भन्ने कहिलेबाट भयो र पाइला संग्रहतिर लम्कियो तपाईँको हजुर मेरो यो मुक्तक लेखनभन्दा अलिक अगाडि म गजल लेख्थेँ योभन्दा अगाडि मैले गजल सङ्ग्रह पनि प्रकाशित गरिसकेको छु मेरो पढेपछि थाहा पाउँछौ नामको गजल सङ्ग्रह आइसकेको छ र गजल सँगसँगै मुक्तकहरू पनि लेख्ने गर्थे र पछि लेख्दै जाँदा लगभग चार वर्षको अवधिमा मैले सङ्ग्रहकै लागि भनेर एउटा आकार दिने गरी नै मुक्तकहरू तयार भएपछि मैले सङ्ग्रह निकाल्ने विचार गरेँ र यी सङ्ग्रहमा मुक्तकहरू छान्ने क्रममा चाहिँ लगभग मेरो डायरीमा भएका लगभग पाँच सय जति मुक्तकहरूबाट चाहिँ मैले यो छनौट गरेको मुक्तकहरू हो र यसमा चाहिँ मुक्तकहरूलाई संख्यात्मक भन्ने भन् बढाउने भन्दा पनि गुणात्मक तरिकाले सङ्ग्रह निकालौँ भन्ने हिसाबले पनि मैले सबै मुक्तकहरू प्रकाशन गर्न योग्य छैनन् भन्ने हिसाबले छानेर त्यसबाट गुणात्मक बनाउने प्रयास गर्दा एक सय पच्चिसवटा मुक्तक यो सङ्ग्रहका लागि मैले तयार गरेँ दुध भन्दा पनि कुराउनी दिउँ भन्ने भयो हजुर गुणस्तरमा ध्यान दिउँ भन्ने कुरा भयो पुस्तक त मोटो भएर मात्र हुँदैन त्यसले बोक्ने भाव चाहिँ मोटो हुनुपर्छ भन्ने कुरा भयो कि पक्कै पनि हो हामी मुक्तक पनि सुनिराखेका छौँ सङ्ग्रहबाट निकै मजा लागिरहेको छ प्रविधि संयोजनका मित्र मुक्तक सुनौ मुक्तक सुनौ भन्दै हात माथि उठाइरहनु भएको छ मलाई इसारा गरिरहनु भएको छ अर्को एउटा मुक्तक सुनौ न हो भोलिसम्मको आखिरी म्याद म माथि हो भोलिसम्मको आखिरी म्यादसम्म माथि यो सहर छोड्न चर्को दबावसम्म माथि हो भोलिसम्मको आखिरी म्यादसम्म माथि यो सहर छोड्न चर्को दबावसम्म माथि तिम्रो ढुङ्गे देवताले केही बिगार्न सक्दैन तिम्रो ढुङ्गे देवताले केही बिगार्न सक्दैन जबसम्म आमाको आशीर्वादसम्म माथि जबसम्म आमाको आशीर्वादसम्म माथि कसरी फुर्छन् अनि सिंह कसरी आउँछन् नाच्छन् दिमागमा यति सुन्दर मुक्तक हजुर मुक्तक यो सबै लेखकहरूले भन्छन् मुक्तक अथवा अरू कुनै साहित्यिक रचनाहरू लेख्नको लागि एउटा वातावरणको जरुरी पर्छ र एउटा अनुभूति गर्ने एउटा तहको पनि कुरा हुन्छ र मैले चाहिँ म अब बाहिरी संसार मैले बाहिरी आँखाले नदेखे पनि सायद यस्ता विचारहरू अनुभूत गर्नलाई मेरो मनको आँखाले पनि सहयोग गरेको हुन सक्छ म त्यस कुरामा विश्वास गर्छु तपाईँलाई के कुराले बढी प्रेरित गर्छ लेखनमा झकझक्याइरहन्छ अनिश मलाई लेख उतार बाहिर निकाल भनेर मलाई जब कुनै कुनै कुराहरू चित्त नबुझेका समाजमा रहेका विकृति विसङ्गति देशमा चलिरहेको राजनीतिक कुराहरू समाजमा रहेका परिवारभित्र रहेका सबैतिर रहेका विसङ्गतिहरूले मलाई एकदम नराम्रोसँग निमोट छ र ती विसङ्गतिहरूलाई प्रहार गर परिवर्तनका लागि अब समाजको प्रगतिका लागि त्यस त्यसका कुराहरूको विरोध गर भनेर मनमा एउटा घटघटाइरहने हुनाले अब एउटा विरोध गर्ने प्रहार गर्ने विकृति विसङ्गतिलाई भन्दा एउटा सबैभन्दा लोकप्रिय माध्यम मुक्तक जसलाई हामी मट्याङ्ग्रा पनि भन्ने गर्छौँ त्यो <laughs> हिसाबले पनि मैले मुक्तकबाट पनि प्रहार गर्न खोजेको हुँ विकृति विसङ्गतिहरूमाथि समस्याहरूले आएर तपाईँलाई चिमोड्छ अनि तपाईँले त्यसलाई मुक्तकको आकार दिएर आफ्ना मनभित्रका भावनाहरूलाई बाहिर निकाल्नुहुन्छ हजुर हामी मुक्तक सुनौँ हुन्छ अर्को मुक्तक छ यो नागबेली जस्तै लहराले पनि यो नागबेली जस्तै लहराले पनि लहरै लहराको तहराले पनि यो नागबेली जस्तै लहराले पनि लहरै लहराको टहराले पनि भमरालाई छेक्दैन फुलसम्म पुग्न भमरालाई छेक्दैन फुलसम्म पुग्न त्यो काँडाको कठोर पहराले पनि त्यो काँडाको कठोर पहराले पनि अर्को मुक्तक सुनाउन है हामीसँगै हुन्छ म अर्को मुक्तक भन्छु मैले पुरै पठाएको थिएँ आधी कसरी पुग्यो मैले पुरै पठाएको थिएँ आधी कसरी पुग्यो अझ त्यो भित्र सुन थियो चाँदी कसरी पुग्यो मैले पुरै पठाएको थिएँ आधी कसरी पुग्यो अझ त्यो भित्र सुन थियो चाँदी कसरी पुग्यो पक्कै पनि हल्काराको बदमासी हुन सक्छ पक्कै पनि हल्काराको बदमासी हुन सक्छ नत्र यो अमृतको चिठीमा विषादी कसरी पुग्यो मनको आँखा मुक्तक सङ्ग्रहभित्र पनि तपाईँले हर विषयलाई निकै कसिलो फुर्तिलो गुलियो स्वादिलो बनाएर हटाउनु भएको छ तपाईँ आफू चाहिँ मुक्तक कस्तो होस् भन्ने चाह राख्नुहुन्छ मनमा मेरो चाहना भनेको मुक्तक परिवर्तनशील परिवर्तनलाई आत्मसात गर्ने हुनुपर्छ किनभने मैले मुक्तक वाचन गरिसकेपछि त्यसले दिने सन्देश समाजले ग्रहण गर्न सक्ने र त्यसबाट केही न केही प्रेरणा लिएर एउटा समाज परिवर्तनको दिशातिर उन्मुख हुन सक्ने एउटा सन्देशमूलक हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्छु हुन त माया प्रेमका शृङ्गारिक कुराहरू पनि मुक्तकबाट बढी नै आउने गर्छन् तर म ती ती प्रणयका कुराहरूमा अलिक कमै मात्र विश्वास गर्छु तपाईँले मेरा मुक्तकहरूमा पनि देखिरहनु भएको छ म त समाज परिवर्तन का लागि के के कुरा आवश्यक छ र के के कुरामा हामीले परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई नै मुक्तक बढी प्रहार गरिरहेको हुन्छ पहिलो सङ्ग्रह गजल निकाल्नु भएको थियो दोस्रो सङ्ग्रह अहिले तपाईँले मुक्तक सङ्ग्रह निकाल्नु भएको छ मुक्तकमा के छ र तपाईँलाई यसले चाहिँ यसरी तानियो कि त्यो शक्तिले अहिले एउटा सङ्ग्रह तयार भयो मुक्तकमा एउटा कुरा के छ भनेदेखि हामीले एकदमै छोटो समयमा आफ्ना मनको कुराहरू एकदम प्रभावकारी रूपमा चाहिँ हामीले प्रस्तुत गर्ने एउटा एकदम लोकप्रिय माध्यम मुक्तक भएको छ हुन त अन्य कविताहरूको माध्यमबाट पनि हामी कति कुराहरू प्रहार गर्न सक्छौँ यद्यपि मुक्तक लेखनीमा आफ्नो इच्छा र मुक्तक लेखनको एउटा ज्ञान भएको हुनाले पनि मैले मुक्तकलाई नै पहिलो प्राथमिकतामा राखेर संग्रहको सङ्ग्रहको आकार दिएको हुँ भनिन्छ मुक्तकमा गागरमा सागर हटाउने क्षमता लुकेको हुन्छ पक्कै पनि हो हामी मुक्त सुन्दैछौँ आनन्द लिँदैछौँ तपाईँको सम्पूर्ण श्रोताहरू यतिखेर हामीलाई सुनिरहनु भएको हुनुपर्छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा मनको आँखाबाट अनिश नेउपाने भावनाजीका मुक्तक हामी सुनिरहेका छौँ श्रोता उहाँसँग म कुराकानी गरिरहेको छु मुक्तक सुनौ अनिशजी ए हुन्छ अर्को मुक्तक छ यहाँ आदिले अन्तलाई स्वागत गर्नै पर्छ यहाँ आदिले अन्तलाई स्वागत गर्नै पर्छ यो अन्तले अनन्तलाई स्वागत गर्नै पर्छ यहाँ आदिले अन्तलाई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 कुनै न कुनै सृजनात्मक कार्य गरौँ समाज परिवर्तनको लागि केही गरौँ भन्ने विचार गर्दा मैले यसको बिक्रीबाट जति रकम प्राप्त हुन्छ सम्पूर्ण रकमको एउटा कोष बनाएर त्यसबाट नयाँ आउने भाइ बहिनीहरू जो साहित्य रचनामा आउँछन् र विशेष गरी म जस्ता फरक शारीरिक रूपमा फरक भए पनि विशेष क्षमता भएका म जस्ता प्रतिभाहरूलाई चाहिँ हौसला दिन प्रेरणा दिन र कुनै किसिमको सहयोगको होस् भन्ने हिसाबले हामीले पुरस्कार स्थापना गर्नको लागि नै भनेर यस्तो सामाजिक कार्य अथवा साहित्यमा पनि एउटा सामाजिक कार्य गर्न सकिन्छ भन्ने विचारलाई लिएर मैले यो राखेको हुँ बडो गजबको सोच राख्नु भएको छ विचार राख्नु भएको छ सलाम छ तपाईँको यो कार्यको लागि अनिश्चित अब समस्या सधैँ आउने देखिने संग्रह निकालेपछिको बजार व्यवस्थापन हो हामीले अब तपाईँको यो संग्रह मनको आँखा पूर्वमा पश्चिममा देशका हर कुनामा पाउँछौ होला कसरी व्यवस्थापन गरिएको छ सबैभन्दा मुख्य कुरा नै उठाउनुभयो तपाईँले एकदम खुसी लाग्यो बजार पाउन र बजार व्यवस्थापन गरिदिनका लागि गजल सङ्ग्रह मुक्तक सङ्ग्रह जस्ता साना साना भनेर भनिएका सङ्ग्रहहरूलाई बडो समस्या छ एक त प्रकाशन गृहले बजार व्यवस्थापनको जिम्मा निदिँदैन त्यहाँमाथि लेखक आफैले बजार व्यवस्थापन गर्नुपर्ने समस्या भएको हुनाले भर्खरै मैले मुक्तक सङ्ग्रह प्रकाशित गरेको छु मैले त्यो मुक्तक सङ्ग्रहको बजार व्यवस्थापन व्यक्तिगत तर्फबाट आफूले सकेको ठाउँहरूमा यसको वितरण गरिरहेको छु समस्या छ अन्य सङ्ग्रहको लागि त समस्या छ भने झन् मुक्तक सङ्ग्रहका लागि समस्या नहुने भन्ने हुँदैन र पनि मैले व्यक्तिगत प्रयासबाट र मेरो प्रकाशक बनिदिएको साहित्य सङ्गम मकवानपुर जुन एउटा साहित्य संस्था अग्रज साहित्य संस्था छ उहाँहरूले बजार व्यवस्थापनको प्रयास गरिरहनु भएको छ अवश्य पनि चाँडै नै पूर्व पश्चिमतिर हामी सकेसम्म पुर्याउने प्रयास गरिरहेका छौँ जो अहिले कार्यक्रम सुनिरहनु भएको छ नि हामीलाई सुनिरहनु भएको छ उहाँहरूलाई संग्रहको मोह भयो पढ्ने किन्ने इच्छा भयो भने सहजता के होला त उहाँहरूका लागि उहाँहरूलाई यो संग्रह किन्ने पढ्ने अथवा पाउने मोह भयो भने उहाँहरूले मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ मेरो फोन नम्बर म दिन चाहन्छु अन्ठानब्बे पैँतालिस चार तिन तिन नौ नौ सात nine eight four five four double three double nine seven मा मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ र म उहाँहरूलाई हर सम्भव पुस्तक उपलब्ध गराउने प्रयास गर्छु त्यसै गरी मलाई फेसबुकमा पनि उहाँहरूले अनिस नेउपानी मनको आँखाबाट पनि मलाई खोज्न सक्नुहुन्छ त्यसै गरी जिमेल पनि गर्न सक्नुहुन्छ अनिस मनको आँखा at the rate Gmail dot com A N I S H M N K O A N K H A at the rate Gmail dot कममा पनि उहाँहरूले मलाई भेट्न सक्नुहुन्छ मुक्तक सुनौ न अनिसी हामी कुराकानी सँगसँगै मुक्तक पनि सुनिरहेका छौँ कुराकानी लम्बिँदै गयो मुक्तक चाहिँ सुन्न छोड्दै गयो कि जस्तो भइरहेको छ मुक्तक पनि सुनौ न हामी बिच बिचमा अर्को मुक्तक छ फेरि नपाउनेले केरा पाए जस्तो भएको छ फेरि नपाउनेले केरा पाए जस्तो भएको छ ती कान्तिरिएकै जोगी आए जस्तो भएको छ फेरि नपाउनेले केरा पाए जस्तो भएको छ ती कान्तिरिएकै जोगी आए जस्तो भएको छ वर्षौं अघिदेखि जनताले हालेको भोट वर्षौं अघिदेखि जनताले हालेको भोट कुकुरलाई मासु पैँचो लाए जस्तो भएको छ कुकुरलाई मासु पैँचो लाए जस्तो भएको छ निकै कठोर भएर आउनुभयो नि हजुर अब राजनीतिक विसङ्गतिहरूले एकदमै निमठ्यो अर्को मुक्तक सुनौ न सँगसँगै हुन्छ अर्को मुक्तक छ यो आत्मआलोचनासँग सम्बन्ध राख्छ यसले के यो काँडासँग गुलाब सन्तुष्ट छ त के यो काँडासँग गुलाब सन्तुष्ट छ त के लेखकसँग किताब सन्तुष्ट छ त कहिलेकाहीँ म आफैलाई सोध्ने गर्छु कहिलेकाहीँ म आफैलाई सोध्ने गर्छु के मसँग मेरो स्वभाव सन्तुष्ट छ त बडो मजा लागिरहेको छ मुक्तक सुन्न मलाई मुक्तकको चर्चा लोकप्रियता तारिफ व्यापक छ चाहेर पनि पाठकले मन परेका लेखकको किताब किनेर पढ्न पाइरहनु भएको छैन हामी कहाँ चुकेका छौँ यसलाई खोज्ने बेला आएको छ बुझ्ने बेला भएको छ अनिश्चित थोरै सङ्ग्रह बाहिर आउन तपाईँको बसाई मकवानपुर के कस्तो छ साहित्यिक माहौल मकवानपुरतिरको बताइदिनुहोस् न हजुर हुन्छ मकवानपुर जिल्ला मैले कक्षा एघारदेखि एसएलसी पास गरिसकेपछि कक्षा एघारदेखि मैले मकवानपुर जिल्लालाई अध्ययन क्षेत्र बनाएँ र त्यसै बेलादेखि साहित्य सिक्दै लेख्दै जान थालेँ साहित्य लेख्न रहर भएर पनि हुँदो रहेनछ सिक्नु पर्दो रहेछ र मैले त्यो बेलादेखि नै यहाँको माहौल साहित्यिक माहौल यहाँ हुने विभिन्न किसिमका साहित्यिक कार्यक्रमहरूमा सहभागी हुँदै साहित्य सिक्न थालेँ र लेख्न थालेँ र यहाँबाट मैले एकदमै धेरै यो उर्वर मकवानपुर जिल्लाको माटोमा म उर्वर भएर एउटा प्रतिभा भएर यही जिल्लामा उदाएँ र आफ्नो साहित्यिक यात्रा गरिरहेको छु जे होस् अन्य जिल्लाहरू जस्तै यहाँ पनि यहाँको पनि साहित्यिक माटोहरू उर्वर नै छ मेरो लागि सबैको लागि नयाँ आउने भाइ बहिनीहरू सबैका लागि पक्कै पनि हो कार्यक्रम मुक्तक मालामा मकवानपुरबाट पनि धेरैजना साथीहरूले मुक्तक पठाइरहनु भएको छ हामीलाई मिठो माया बाँडिरहनु भएको छ हामी मुक्तक पनि सँगसँगै सुन्दैछौँ नि मुक्तक सुनौ न अनिश्चय हुन्छ अर्को मुक्तक छ मेचीदेखि कालीसम्म कञ्चन बन्नुपर्छ मेचीदेखि कालीसम्म कञ्चन बन्नुपर्छ यो माटो रुदार हुने मन बन्नुपर्छ मेचीदेखि कालीसम्म कञ्चन बन्नुपर्छ यो माटो रुँदा रुने मन बन्नुपर्छ सदियौँदेखिको तरुल यो देश अब सदियौँदेखिको तरुल यो देश अब दुई ढुङ्गा बीचको घन बन्नुपर्छ दुई ढुङ्गा बीचको घन बन्नुपर्छ निकै कसिलो मुक्त अर्को मुक्तक सुनौँ हामी हुन्छ अर्को छ यो अलिकति श्रृङ्गारिक छ हजुर हजुर यति सुन्दर विचार अलिक ढिलो आयो यति सुन्दर विचार अलि ढिलो आयो तिमीमा यस्तो हतार अलि ढिलो आयो यति सुन्दर विचार अलि ढिलो आयो तिमीमा यस्तो हतार अलि ढिलो आयो यति बेला म पुरै असमर्थ छु प्रिय यति बेला म पुरै असमर्थ छु प्रिय माफ गर तिम्रो प्यार अलि ढिलो आयो माफ गर तिम्रो प्यार अलि ढिलो आयो मुक्तक संग्रह मनको आँखा यता पल्टाएँ उता पल्टाएँ केही जान्न मन थियो तपाईँको बारेमा भेटिनँ मैले थोरै आफ्नो बारेमा पनि बताइदिनुहोस् न मेरो बारेमा मेरो जन्म धनुषा धाम जिल्ला धनुषा जिल्लामा भएको म चाहिँ कक्षा दससम्म तपाईँहरू जस्तै दृष्टि बाहिरी दृष्टिले नै मैले अध्ययन गरेको हुँ र कक्षा दसमा अध्ययनरत हुँदा हुँदै मैले यो बाहिरी दृष्टि गुमाएको हुँ अचानकै यो एउटा मिराकल जस्तो भयो मेरो जीवनको लागि र त्यसपछि मैले फेरि स्ट्रगल गरेर अहिले म हाल कक्षा सत्रमा भनौँ न मास्टर सेकेन्ड इयरमा अध्ययनरत छु म कानपुर बहुमुखी क्याम्पसमा पढ्छु मेरो परिवारमा म बुवा आमा मेरा बहिनीहरू छन् हामी एउटा सामान्य किसान किसान परिवारमा जन्मेर हुर्केका हौँ र म हाल अध्ययन र साहित्य लेखन गर्छु मेरो अध्ययनको अलावा साहित्य लेखन नै छ अहिलेको लागि मैले थोरै पछाडि नै आफूलाई लिएर जान चाहेँ म क्षमा चाहन्छु मैले तपाईँको घाउलाई कोटिरहेको छु के भएको थियो र तपाईँ चाहिँ दृष्टिविहीन हुनुभयो मेरो यो दृष्टिविहीन हुनुको खास कारण त्यस्तो कुनै दुर्घटना घटनाहरू त केही पनि भएको थिएन अचानकै कक्षामै अध्ययन हुँदा हुँदै कक्षा कोठामै मैले धमिलो देख्न थालेपछि मलाई अनुभव भयो मेरो आँखाको दृष्टि समस्या भयो भन्ने कुरालाई लिएर म तत्कालै जताउन जाँदाखेरि पनि उहाँहरूले यो धेरैजनामा एक दुईजनालाई यस्तो खालको केस हुन्छ भन्ने कुराहरू गर्नुभयो काठमाडौँमा पनि सबैतिर जताउँदा र मेरो आँखाको दृष्टि नखा सुक्दै गएर अचानक सुकेको भन्ने निष्कर्ष उहाँले निकाल्नु भएको छ अहिलेसम्मलाई र उपचार असम्भव भन्ने कुरा आएको छ खासै घटना दुर्घटनाबाट भएको चाहिँ होइन क्षमा चाहन्छु मैले थोरै तपाईँको दुःखलाई कोट्याएँ अनि सी हामी मुक्तक सुन्दै अगाडि बढिरहेका छौँ मुक्तक नै सुनौ हुन्छ अर्को मुक्तक छ कोही छन् गुलाब बेच्नेको पक्षमा कोही छन् गुलाब बेच्नेको पक्षमा कोही छन् शराब बेच्नेको पक्षमा कोही छन् गुलाब बेच्नेको पक्षमा कोही छन् शराब बेच्नेको पक्षमा एकजना पनि उभिएको देख्दिन एकजना पनि उभिएको देख्दिन यहाँ म किताब बेच्नेको पक्षमा यहाँ म किताब बेच्नेको पक्षमा अर्को मुक्तक सुनौ न हामीसँगै अर्को मुक्तक छ यो मेरो गर्दन काट्ने तरवारको फैसला यो मेरो गर्दन काट्ने तरवारको फैसला सर्वस्व हरण गर्ने दरबारको फैसला यो मेरो गर्दन काट्ने तरवारको फैसला सर्वस्व हरण गर्ने दरबारको फैसला म स्वीकार गर्न पटक्कै सक्दिन आमा म स्वीकार गर्न पटक्कै सक्दिन आमा तिम्रो विरुद्ध आएको सरकारको फैसला तिम्रो विरुद्ध आएको सरकारको फैसला भनेपछि थोरै सामाजिक सञ्जालको कुरा गरौँ अघि तपाईँले पनि फेसबुकको कुरा गर्नुभएको थियो मलाई त्यहाँ पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्नुभएको थियो कतिको सहज भएको छ तपाईँलाई साहित्यिक मनहरूसँग घुलमिल गर्न फेसबुकले फेसबुक सामाजिक सञ्जाल यो सबैजनालाई उपयोगी नै छ हामीलाई पनि उपयोगी छ र हाम्रो एउटा त्यो टक्स ड्याट भन्ने एउटा सफ्टवेयर हुन्छ जसले सबै कुराहरू फेसबुकमा मोबाइलमा डिस्प्लेमा देखाउने सबै कुराहरूलाई उसले रिड गरेर पढिदिएर हामीलाई सहयोग गर्छ र त्यो डकप्याक सफ्टवेयरकै सहायताले हामी आएका सन्देशहरू पढ्न र त्यसको जवाफ लेख्न र पठाउन हामी सक्छौँ यसले पनि हामीलाई एउटा सफ्टवेयरले पनि एउटा प्रविधिले पनि हामीलाई सामाजिक सञ्जालहरूमा घुलमेल हुन सहयोग पुर्याएको छ र त्यहाँ आउने साथीभाइहरू र साहित्यिक मनहरूसँग जोडिने प्रयास गरिरहेको छु तपाईँले लेख्नुभएका हर रचनाहरू ब्रेल लिपिमा लेख्नुहुन्छ है हजुर हो म प्रारम्भमा ब्रेल लिपिमा लेख्छु र त्यो ब्रेल लिपिमा लेखिएका रचनाहरूलाई मैले मेरो बहिनी अनिसा नेउपाने जसले मलाई एकदमै ठुलो एउटा पुलको वैशाखीको काम गरिरहेकी छ विगत आठ दस वर्षदेखि उनीहरू साथमा छ र उसले चाहिँ मोसीको कलमले डायरीमा अनुवाद गरिदिन्थे मेरो ब्रेलको रचनाहरूलाई त्यसै गरी नै म सङ्ग्रहित गरेर राख्छु डायरीमा हो मैले यही जान्न खोजेको थिएँ सहयोगी हातहरूको नाम खुलेर भनिदिनुहोस् न जसले चाहिँ तपाईँलाई हरेक कार्यमा सपोर्ट गरिरहनु भएको छ सहयोग गरिरहनु भएको छ हजुर मेरो बहिनी मेरो आँखा मनको आँखा जसलाई मैले सिम्बोलाइज गर्छु त्यो मेरो बहिनी हो अहिलेसम्मको उसले नै उसकै आँखाको सहायताले म यो सुन्दर संसार हेरिरहेको छु अहिलेसम्म र बहिनीले नै हर तरिकाले मलाई मेरो साहित्यिक यात्रा मेरो अध्ययन मेरो क्याम्पसको अध्ययनकोमा रिडर बजारमा पाउने विभिन्न किसिमका साहित्यिक पुस्तकहरू पढ्नको लागि पनि रिडर र मेरो रचनाहरू लेखिदिने राइटर रिडर राइटर ओभरअल मेरो सम्पूर्ण जस जस सम्पूर्णको भागीदार हिस्सेदार प्रमुख हिस्सेदारको रूपमा मेरो बहिनी अहिलेसम्म मेरो साथमा छ थाहा छैन यो साथ अब कहिलेसम्म रहन्छ <laughs> मुक्तक माला सञ्चालन गर्दै आएको लगभग लगभग तिन वर्ष पनि पुरा भइसक्यो मैले दुईजनासँग कुराकानी गरेँ कार्यक्रममा आज बेग्लै अनुभव भइरहेको छ तपाईँसँग कुराकानी गर्दा बेग्लै मजा भइरहेको छ भावुक भइरहेको छु म बिचबिचमा यो छुट्टै अनुभव लिइरहेको छु मुक्तक सुनौ अर्को मुक्त सुनाउ यहाँ जिउनु र बाँच्नु अलग अलग कुरा हो यहाँ जिउनु र बाँच्नु अलग अलग कुरा हो मुटु सिउनु र गाँच्नु अलग अलग कुरा हो यहाँ जिउनु र बाँच्नु अलग अलग कुरा हो मुटु सिउनु र गाँच्नु अलग अलग कुरा हो अर्थहरू तिमीले उस्तै उस्तै लगाए पनि अर्थहरू तिमीले उस्तै उस्तै लगाए पनि मुस्कुराउनु र हाँस्नु अलग अलग कुरा हो मुस्कुराउनु र हाँस्नु अलग अलग कुरा हो हो है अर्को मुक्तक पनि सुनौ न हामीसँगै अर्को मुक्तक छ प्रकृतिले आफ्नो धर्म भुल्दैन मित्र प्रकृतिले आफ्नो धर्म भुल्दैन मित्र भमरा बगरतिर डुल्दैन मित्र प्रकृतिले आफ्नो धर्म भुल्दैन मित्र भमरा बगरतिर डुल्दैन मित्र तिमीले लाखौँ त्यति कोसिस गरे पनि तिमीले लाखौं चोटि कोसिस गरे पनि मखन माथि कमल सोल्दै नमित्र मखन माथि कमल सोल्दै नमित्र संग्रह निकाल्नु पूर्व र निकाले पश्चात केही फरक हुँदो रहेछ आफूमा पाठकमा अनिश हुन्छ संग्रह निकाल्नुभन्दा अगाडिको म अनिश नेउपाने र संग्रह निकालिसकेपछिको म अनिश नेउपानेलाई यो समाजले हेर्ने दृष्टिकोण बिल्कुल फरक हुँदो रहेछ अब त्यो फरकपन मैले अनुभूत गर्छु शब्दमा त व्यक्त गर्न म सक्दिनँ हामी कार्यक्रममा कुराकानी जोड्दै जोड्दै आउँदा अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ हामी अन्त्यमा केही मुक्तक सुन्नेछौँ तपाईँका अझै पनि श्रोताहरू पनि निकै सुन्नको लागि इच्छुक भएर बसिरहनु भएको होला रेडियो छेउमा बसेर मुक्तक सुनौ न हुन्छ हजुर अर्को मुक्तक छ बिहान बोल्नु छ मैले साँझ बोल्नु छ बिहान बोल्नु छ मैले साँझ बोल्नु छ निर्धक्क यहाँ सबको माझ बोल्नु छ बिहान बोल्नु छ मैले साँझ बोल्नु छ निर्धक्क यहाँ सबको माझ बोल्नु छ यो समाजले उभ्याएको कटघराबाटै यो समाजले उभ्याएको कटघराबाटै आवाज बिहानको आवाज बोल्नु छ आवाज बिहानको आवाज बोल्नु छ शरीरका रौँहरू ठाडा ठाडा हुन्छन् कि मुक्तक सुन्दै जाँदा तपाईँको <laughs> अर्को मुक्तक सुनौ न हुन्छ अर्को मुक्तक छ यो बगरसँग बगानको दूरी यो बगरसँग बगानको दूरी यो बगरसँग बगानको दुरी कोक्रोसँग चिहानको दूरी यो बग बगरसँग बगानको दुरी कोक्रोसँग चिहानको दूरी खै किन हो अचेल बढ्दै गएको छ खै किन हो अचेल बढ्दै गएको छ त्यहाँ मान्छेसँग भगवानको दूरी त्यहाँ मान्छेसँग भगवानको दूरी माया प्रेम भन्दा थोरै पर रहेर अनिसीले बढी मुक्तहरू लेख्नु भएको छ यस संग्रहमा जताततै भेटिन थालियो छलको राजनीति जताततै भेटिन थालियो छलको राजनीति भेट्नै गाह्रो भइसक्यो असलको राजनीति नेपालीले अझै कति दिन देख्नुपर्ने हो बाँदरको हातमा नरिवलको राजनीति बाँदरको हातमा नरिवलको राजनीति अनि सी कार्यक्रम मुक्तक मालामा आफ्नो व्यस्त समय यो समयसम्म दिनुभयो खुसी लाग्यो मकवानपुरबाट हामी टेलिफोन सम्पर्कमा कुराकानी गर्यौं अन्त्यमा मनको आँखाबाट मुक्तक संग्रहबाट अनि तपाईँ भित्रबाट के भन्न चाहनुहुन्छ सम्पूर्ण प्रिय श्रोताहरूलाई अन्त्यमा <clears throat> म तपाईँलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु तपाईँको रेडियो मार्फत मलाई एउटा रङ्गमञ्च दिनुभयो एउटा प्लेटफर्म दिनुभयो मलाई विश्वास छ मैले आफ्नो क्षमताले भ्याएसम्म राम्रै प्रस्तुति दिन खोजेको छु यो समाजको लागि यो अवसरको लागि म विशेष हजुरसँग हजुरलाई साधुभाव दिन चाहन्छु र त्यसै गरी मेरा अडियन्सहरूलाई म आग्रह गर्न चाहन्छु मेरा मुक्तकहरू सुनेर मलाई फेसबुकबाट टेलिफोनद्वारा र मेरो जिमेल आइडीमा तपाईँहरूले प्रतिक्रिया दिनुहोला मैले अगाडि नै आफ्ना सम्पर्क ठेगानाहरू भनिसकेको छु र मैले समाजको परिवर्तनको खातिर आफ्नो शारीरिक अवस्था जे जस्तो भए तापनि आफ्नो मानसिक र बौद्धिक अवस्थाले मैले यो समाजको परिवर्तनको लागि प्रयास गरिरहेको छु यो प्रयासमा Ah, तपाईँहरूले ah, मलाई ah, साथ भनौँ न स्याबासी दिनुहुनेछ भन्ने मेरो विश्वास छ यति भन्दै म एउटा अन्तिममा एउटा थप मुक्तक माया प्रेमको सुनाएर विदा हुन चाहन्छु यो चाहिँ मेरो बेग्र प्रतीक्षा यो कसैको प्रतीक्षामा लेखिएको मुक्तक हो बसन्तको अपार खुसी बोकेर बसन्तको अपार खुसी बोकेर माया र विश्वासको ढुकढुकी बोकेर बसन्तको अपार खुसी बोकेर माया र विश्वासको ढुकढुकी बोकेर म तिम्रो सिउँदोको बेग्र प्रतीक्षामा छु म तिम्रो सिउँदोको बेग्र प्रतीक्षामा छु श्रृङ्गारको क्यानभास र कुची बोकेर श्रृङ्गारको क्यानभास र कुची बोकेर धन्यवाद मैले सुटुक सोध्न चाहे बिहे गर्नु भएको छ छैन छैन है हजुर गर्ने मन चाहिँ हो यो मङ्सिरमा लगभग यो मुक्तकले त्यसै त्यसै भन्छ ¡Gracias! ए <laughs> यो मङ्सिर नभनौँ सिउँदोबाट कुनै प्रस्ताव आयो भने म श्रृङ्गारको क्यानभास र कुची बोकेर प्रतीक्षारतै छु मनको आवेदन खुल्ला छ हजुर <laughs> समय दिनुभयो धेरै खुसी लाग्यो मिठो मिठो कुराकानी भयो धेरै मिठा मिठा मुक्तक सुनाउनु भयो अनिश्चित तपाईँको मुक्तक लेखन अझै धेरै तिखारियोस् निखारियोस् अझ उचाइमा पुगोस् कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना हस्त छोड्छौँ हामी हुन्छ हस् धन्यवाद पहाड मजारो बड़े, तराई सिक्नु पर्छ आधी आए तराईमा पहाडले सिक्नु पर्छ भने देशभक्ति हैन हाम्रो छाती भित्र भने हाम्रो छाती भित्र माटोलाई चोट लाग्दा मुटुहरू पर्छ आज श्रोता मुक्तकार अनिस नेउफाने भावनाजीसँग मैले भलाकुसारी गरेँ अनिस न्युफाने भावनाजी मनको आँखाले संसार नियालिरहनु भएको छ मनको आँखाले देख्नुभएको संसार मनको आँखाले भोग्नुभएको संसार उहाँले मुक्तक संग्रह मनको आँखामा अटाउनु भएको छ मलाई आशा छ तपाईँले मुक्तक संग्रह किनेर मुक्तक संग्रह पढेर उहाँलाई भरपूर साथ दिनुहुनेछ भरपूर माया बाँड्नुहुनेछ सी तपाईँको मुक्तक लेखन तपाईँको साहित्य लेखन अझ बेजोड बनोस् अझ उचाइमा पुगोस् चुलीमा पुगोस् तपाईँलाई धेरै धेरै शुभकामना कार्यक्रम युनिटको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ श्रोता तपाईँले सल्लाह सुझाव प्रतिक्रिया हामीलाई लेखेर पठाउन सक्नुहुन्छ सँगै मुक्त खराबहरू पनि पठाउन सक्नुहुन्छ मुक्तकमाला भनेर तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर तपाईँले आफ्ना मुक्त खराबहरू प्रतिक्रिया राख्न सक्नुहुन्छ त्यस्तै Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ यस समयसम्म हामी सँगै रहनुभयो कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त कविता कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सिटुक्का सम्झँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् शुभरात्रि जय मुक्तक मात्रै होइन मेरो पनि होइन तिम्रो मात्रै होइन मेरो पनि होइन यो देश हाम्रो पुर्खाको नाम हातेमालो गारेर देशकै भलो हेर हातेमालो गारेर देशकै भलो हेर माटो समाऊ माटो समाऊ माटो समाऊ माटो समाऊ समिम्रो मात्र होइन मेरो पनि होइन यो देश हाम्रो पुर्खाको नासो